संघीय नेपालको गणतन्त्रात्मक संविधान दुई हजार बहत्तर जारी भएको यो दिन यो खुसीको समयमा तपाईँ सम्पूर्ण श्रोताहरूमा हार्दिक हार्दिक शुभकामना देशमा दिगो शान्ति स्थापना भई देश आर्थिक विकासतर्फ उन्मुख होस् भनी हामी कामना गर्दछौँ एकातर्फ संविधानको भव्य स्वागत भइरहेको छ अर्कोतर्फ विरोध उत्तिकै छ जहाँसम्म हामी मिलेर जानुपर्छ श्रोता कार्यक्रम मुक्तक मालाको समय सुरु भइसक्यो छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ आज पनि हामी उपस्थित भइसक्यौँ प्रविधि संयोजनमा रमेशजी हुनुहुन्छ कविताजी हुनुहुन्छ अनि म छु कार्यक्रम सञ्चालक मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्चमा पूर्वी नेपालमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै खुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ न त हिंसा न द्वन्द संविधान आएपछि न त हिंसा न द्वन्द संविधान आएपछि न हडताल न बन्द संविधान आएपछि मात्र खुसी छाउनेछ प्रजाहरूमा पनि हुन्छ पक्कै आनन्द संविधान आएपछि हुन्छ पक्कै आनन्द संविधान आएपछि मात्र खुसी छाउनेछ प्रजाहरूमा पनि हुन्छ पक्कै आनन्द संविधान आएपछि यो मिठो मुक्त हरिहर कणेलजीको आजको कार्यक्रम मुक्तक मालामा हरिहर कणेलजीका यिनै गुलिया मुक्त खरबसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु श्रोता आजको बसाइमा पनि मसँग तपाईँहरूले नै Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेजमा पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खरबहरू रहेका छन् आलो पालो म जोड्दै जानेछु सवाल जवाफ मुक्तक पनि छ मसँग कार्यक्रम सुन्दै रहनुहोला हुनेछ यो असोज तिन हुनेछ हुनेछ यो असोज तिन हुनेछ इतिहासकै स्मरणीय दिन हुनेछ अस्ताउने सन्देश विकासको बाटो आजै यकिन हुनेछ विकासको बाटो आजै यकिन हुनेछ मैले सुटुक्क मुक्तक बोलेँ अर्को मुक्तक बोलेँ मिठो मुक्तक बोलेँ मदन बिजले अलपत्रजीको बोलेँ सिद्धेश्वर एक बैतडी उहाँको घर हो हाल केपुङ मलेसियामा हुनुहुन्छ मदन बिजले अलपत्रजीका यिनै मुक्तकरबसँगै कार्यक्रममा म पुनः अर्को मुक्तक बोल्छु श्रोता मसँग मुक्तक रहेको छ डाक्टर रमेश केसीजीको आएँ दिलमा बास माग्न सुकुल मिलाउनु आएँ दिलमा बास माग्न सुकुल मिलाउनु राजी दिलमा थुनिन चुकुल मिलाउनु म त दिन नि तयार तिम्रो लागि प्रिय तिमीले नि वातावरण अनुकूल मिलाउनु तिमीले नि वातावरण अनुकूल मिलाउनु म त दिन नि तयार तिम्रो लागि प्रिया तिमीले नि वातावरण अनुकूल मिलाउनु आहा यो मिठो मुक्तक रमेश केसीजीको उहाँको घर हो अहिले जुम्लामा हुनुहुन्छ मसँग अर्को मुक्तक रमेश केसीजीको नै रहेको छ अबको क्रममा उहाँको नै अर्को मुक्तक म बोल्दैछु नेताहरू भोगी हुँदैमा के चिन्ता गर्छौ यार नेताहरू भोगी हुँदैमा के चिन्ता गर्छौ यार प्रजाहरू जोगी हुँदैमा के चिन्ता गर्छौ यार हेर म त मुटु अरूलाई दिएर त छु तिमी मुटु रोगी हुँदैमा के चिन्ता गर्छौ यार तिमी मुटु रोगी हुँदैमा के चिन्ता गर्छौ यार डाक्टर रमेश केसीजी पनि कार्यक्रम मुक्तक मालामा आउँदै गर्नुहुन्छ मुक्तक कसिलो लेख्नुहुन्छ चुस्किलो लेख्नुहुन्छ फुर्तिलो लेख्नुहुन्छ मसँग श्रोता अर्को मुक्तक रहेको छ काजी सूर्यबहादुर थापाजीको निशाना मेरो तर तिर अर्कैको थियो निशाना मेरो तर तिर अर्कैको थियो माया मेरो तर शरीर अर्कैको थियो मेरो निधारमा जुन वीरता देखिन्थ्यो त्यो रातो रातो अबिर अर्कैको थियो त्यो रातो रातो अबिर अर्कैको थियो काजी सूर्यबहादुर थापाजी रावतकोट छ दैलेखका मुक्तकमन हाल मै सागर गुजरात भारतमा हुनुहुन्छ कार्यक्रम मुक्तकमालामा निकै लामो समय पश्चात आउनुभयो खुसी लाग्यो मिठो गरेर आउनुभयो अब भने श्रोता एउटा साङ्गीतिक कोसेली म तपाईँहरू समक्ष राख्न चाहन्छु बालकृष्ण भट्टराईजीको मुक्त कहिले मसँग रहेको छ सेङ्जा उहाँको घर हो बालकृष्ण भट्टराईजीका मुक्त एउटा साङ्गीतिक कोसेली तपाईँलाई कति बस्छौ माइततिर घरबार गर लौ मसँग कति बस्छौ माइततिर घरबार गर लौ मसँग बाबुआमा खर्च फिर खरखार गर लौ मसँग भैँसी पाल्छु घाँस काट्छु दुध घिउको कमी हुन्न खाउली सधैँ घिउ र खिर घरबार गर लौ मसँग खाउली सधैँ घिउ र खिर घरबार गर लौ मसँग छैन मलाई जापान पनि मलाई बेलायत नि बेलाइ नभइसी गर्छु दुई गिलास दुध खान्छु मलाई बिहार पनि मलाई हुस्की पनि मलाई पोसिलो नि डिग्री पास गरेर भैँसी पाले गाउँतिर झरेर चिन्ता छैन कि मलाई अमेरिका मलाई ላይ ሜላ የትኔ यो गजबको लोकभाका बालकृष्ण भट्टराईजीका मुक्त गरबसँगै मैले तपाईँहरू समक्ष राखेँ कार्यक्रम मुक्तकमाला श्रोता तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा म कार्यक्रममा तपाईँकै मुक्तक हालो फालो जोडिरहेको छु मलाई एउटा सूचना प्राप्त भएको छ श्रोता नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखाको आयोजनामा संसारभर छरिएर रहनुभएका मुक्तकारहरूको बीच अन्तर्राष्ट्रिय अनलाइन मुक्तक प्रतियोगिता हुन गइरहेकोले तपाईँ पनि मुक्तक लेख्नुहुन्छ मुक्तकमा तपाईँको खुब रुचि छ भनी सहभागी हुन सक्नुहुन्छ नेपाली साहित्यको लोकप्रिय विधा मुक्तकमा कलम चलाउनुहुने हर देश फरदेश जहाँ बसे पनि पाँच पाँचवटा मौलिक मुक्तकरबहरूको साथमा प्रतियोगितामा सामेल हुन सक्नुहुन्छ प्रथम पुरस्कार पन्ध्र हजार राखिएको छ द्वितीय पुरस्कार दस हजार राखिएको छ तृतीय पुरस्कार पाँच हजार राखिएको छ साथमा प्रतीक चिन्ह अङ्कित पदकसहित प्रमाणपत्र प्रदान गरिनेछ भनेर आयोजकले जनाएको छ प्रतियोगितामा समावेश उत्कृष्ट दशौं स्थानसम्म पर्न सफल मुक्तकारहरूका मुक्तकरबहरू नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखाको आगामी प्रकाशन मुक्त आकाश भाग दुईमा प्रकाशन गरिनेछ मुक्तक मुक्तक कस्तो कस्तो पठाउने त पाँचवटा विषयमा तपाईँले मुक्तक लेखेर पठाउनु पर्ने हुन्छ देशप्रेम समाज राजनीति विकृति विसङ्गति प्रकृति प्रणय प्रेम हजुर यिनै पाँच शीर्षकमा रहेर तपाईँले मुक्तक लेख्नुपर्ने हुन्छ मुक्तक चतुष्पदीय शैलीमा हुनु पर्यो हजुर चार हरबको हुनु पर्यो प्रतियोगी मुक्तकहरू कुनै पनि पत्र पत्रिका पुस्तकहरू वेबसाइटहरूमा पूर्व प्रकाशित नभएको हुनु पर्यो मुक्तकको साथमा आफ्नो पुरा नाम ठेगाना इमेल आइडी फोन नम्बर एक प्रति फोटो तपाईँले पठाउनु पर्यो मुक्तक कहाँ पठाउने त त्यो पनि त छ नि होइन श्रोता मुक्तक तपाईँले एनपी मुक्तक डट आइएसआर एट द रेट जिमेल डट कममा पठाउन सक्नुहुन्छ एनपिएमयुकेटिएके मुक्तक डट आइएसआर एट द रेट जिमेल डट कममा तपाईँले पठाउन सक्नुहुन्छ मुक्तक तपाईँले कहिलेसम्म पठाइसक्ने त हजुर दुई हजार पन्ध्र अक्टोबर पन्ध्र तारिकसम्म तपाईँले मुक्तक पठाइसक्नुपर्ने हुन्छ हजुर मुक्तक लेख्नुहुने तपाईँ हामीका लागि यो एकदमै खुसीको कुरा हो आउनुहोस् हामी पनि सहभागी बनौँ नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखासँग हाते मालो गरौँ तिम्रो मेरो फरक फरक राशि भएर होला तिम्रो मेरो फरक फरक राशि भएर होला अनि तिम्रो नजरमा म बदमासी भएर होला हर कुरामा मतभिन्नता भएको तिम्रो मेरो तिमी धनाडी अनि म दासी भएर होला तिमी धनाडी अनि म दासी भएर होला ओहो हर कुरामा मतभिन्नता भएको तिम्रो मेरो तिमी धनाडी अनि म दासी भएर होला यो गजबको मुक्तक सन्तोष अम्गाईजीको नामजुङ दुई गोर्खा उहाँको घर हो अहिले दक्षिण कोरियामा हुनुहुन्छ पहिलोपटक सन्तोष अम्गाईजी कार्यक्रम मुक्तक मालामा गाँसिनुभयो गजबको मुक्तकसँगै गाँसिनुभयो अर्को म कार्यक्रममा लिन चाहन्छु मसँग मुक्तक रहेको छ राई बाबुरामजीको बुद्धको भूमिमा रगतको होली चलिरहेको छ बुद्धको भूमिमा रगतको होली चलिरहेको छ भाइले भाइलाई प्रहार गर्दै ढलिरहेको छ किन खेल्दैछौँ हामी तेरो मेरोको बासी देश आज बुसको आगो चाहिँ चलिरहेको छ बेसास भुसको आगो चाहिँ चलिरहेको छ देशमा भइरहेको घटनालाई मुक्तकमा उतार्नुभयो आफ्ना राई बाबुरामजीले काठमाडौँ उहाँको घर हो मसँग श्रोता अर्को मुक्तक रहेको छ केशव अरियालजीको मलाई राम्रो हुनु छैन पराईको आँखामा मलाई राम्रो हुनु छैन पराईको आँखामा गाउँछु आफ्नै पाराले सुरिलो त्यो भाकामा देखासिखी गरी कृत्रिम वस्तु प्रयोग गर्नुभन्दा म त निधाउन चाहन्छु प्रकृतिको काखामा म त निधाउन चाहन्छु प्रकृतिको के केशव अरियालजी धुलाबारी उहाँको घर हो अहिले दुबईमा हुनुहुन्छ कार्यक्रम मुक्तक मालालाई उहाँले पनि सम्झँदै गर्नुहुन्छ अर्को मुक्तक मसँग रहेको छ योगराज आचार्यजीको अरमा बेच्छन् परमा बेच्छन् केही नभएसी अरमा बेच्छन् परमा बेच्छन् केही नभएसी मर्म बेच्छन् धर्म बेच्छन् केही नभएसी पैसा जब आफ्नोभन्दा ठुलो मानेपछि शर्म बेच्छन् कर्म बेच्छन् केही नभएसी मर्म बेच्छन् धर्म बेच्छन् केही नभएसी योगराज आचार्यजी मोरङ टाँडीबाट कार्यक्रममा गाँसिनुभयो मिठो मुक्तकसँगै अर्को मुक्तक म बोल्दैछु मसँग मुक्तक रहेको छ सञ्जय समर्पणजीको न जित भो न त हार भो न जित भो न त हार भो न खोजे जस्तो अधिकार हो व्यर्थै आफ्नो अमूल्य जीवन खेर फाल्यौ यस्तो रमिता त यहाँ बार बार भो यस्तो रमिता त यहाँ बार बार फो सञ्जय समर्पणजीले पनि आफू पिरमा रहेको त्यस दुखेको कुरा मुक्तकमा उतार्नुभयो सिन्धुली उहाँको घर हो अर्को मुक्तक म लिन्छु अखिल थापाजीको छाउन राख्या झिङ्गटी र खर बगाएछ छाउन राख्या झिङ्गटी र खर बगाएछ भूकम्पले गोठ अहिले खर बगाएछ रुँदैछिन् लाउरे कि सेतो साडीमा बिचारीको नाम रह्यो थर बगाएछ बिचारीको नाम रह्यो थर बगाएछ यो मार्मिक मुक्तक अखिल थापाजीको चितवन पर्सा उहाँको घर हो अहिले कतारमा हुनुहुन्छ श्रोता कार्यक्रममा अब भने अर्को एउटा गीत सुन्नुहोला मसँग मुक्तक शर्मिला सुवेदीजीको रहेको छ लेक साइड पोखरा उहाँले आफ्नो ठेगाना लेख्नुभएको छ शर्मिला सुवेदीजीका मुक्तकरबसँगै कार्यक्रममा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई बारम्बार हाम्रो अधर जुदे हुन्थ्यो नि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 सुन्नुहुनेछ पृथक प्रकृति भावनाजीका मुक्ताखराबहरूमा तपाईँले टिकाजीको स्वर सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाब पृथक प्रकृति भावनाजीबाट कहिलेसम्म बग्छ आँखाबाट आँसुको खोला कहिलेसम्म बग्छ आँखाबाट आँसुको खोला कतिन्जेल बोक्नुपर्ने हो मैले दुःखको झोला केही थाहा छ भनेदेखि तिमीलाई भन मलाई उत्सुक छु तिम्रो र मेरो भविष्य कस्तो होला उत्सुक छु तिम्रो र मेरो भविष्य कस्तो होला पेर नल्याउ अब म छु तिम्रो साथमा पेर नल्याउ अब म छु तिम्रो साथमा तिम्रो दुःखको झोला बोक्छु म हातमा ढुक्क भएर बस्छ भविष्य राम्रो हुनेछ कुनै कमी छ र भन मेरो यो बातमा कुनै कमी छ र भन मेरो यो बातमा अहिलेसम्म देखिया छैन तिमीमा छ कुनै कमी अहिलेसम्म देखिया छैन तिमीमा छ कुनै कमी हाम्रो जोडी रहेको छ निकै रमाएर नै जमी पिर नल्याउ तिमीले भन्या झै ढुक्क हुनेछु प्यारा चोखो माया गर्ने पाएर नाची राखी छमछमी चोखो माया गर्ने पाएर नाची राखी छमछमी तिम्रो मेरो सम्बन्धले शिखर छुनेछ तिम्रो मेरो सम्बन्धले शिखर छुनेछ यी डाँडा र पाखा पनि खुसी हुनेछ प्रेमको पूजा गर्नेहरू रमाउँछन् साँच्चै पाप सम्झिने धरथरी सदा रुनेछ पाप सम्झिने धरथरी सदा रुनेछ हो शिखर छोएको नै जाति हाम्रो सम्बन्धले हो शिखर छोएको नै जाति हाम्रो सम्बन्धले अह व्यर्थ गाँस्या होइनौ माया धुन्दले भाकेकी छु भाकिरहन सकौ देवी देउराले छर्न चाहन्छु म चोखो मायाको मात्रै सुगन्धले छर्न चाहन्छु म चोखो मायाको मात्रै सुगन्धले तिम्रो मेरो भविष्यको आश भएपछि तिम्रो मेरो भविष्यको आश भएपछि एकअर्कामा पुनः विश्वास भएपछि कसैले पनि अलग गर्न सक्दैनन् हाम्रो यो प्रेम भन्ने चिज आज खास भएपछि यो प्रेम भन्ने चिज आज खास भएपछि अमूल्य भएको हो नि प्रेम खास भएर अमूल्य भएको हो नि प्रेम खास भएर एक अर्कोमा केवल पूर्ण विश्वास भएर लाग्या छ हिम्मत नाइ छुटाउन्न हामीलाई दूरीमा रहेर नि समीपको आभास भएर दूरीमा रहेर नै समीपको आभास भएर प्रेम गर्नेको सदा जित हुनेछ प्रेम गर्नेको सदा जित हुनेछ तिम्रो र मेरो सोच प्रीत हुनेछ ढुक्क हौ प्रिया यो यात्रामा जसरी पनि हाम्रो नै हित हुनेछ जसरी पनि हाम्रो नै हित हुनेछ पक्कै पनि जित्नेछौँ हामीले प्यारा पक्कै पनि जित्नेछौँ हामीले प्यारा बगाउनु नपरोस् कहिले अश्रुधारा आशावादी हौ अधुरो हुन्न यो यात्रा दुनियाँमा देखाउनेछौ भई फेवा रारा दुनियाँमा देखाउनेछौ भई फेवा रारा हाम्रो प्रेम चाँडै साकार बनाउनेछौँ हाम्रो प्रेम चाँडै साकार बनाउनेछौँ दुवैको एउटै मन विचार बनाउनेछौँ आजै तिमी घरमा कुरा चलाउ हाम्रो विश्वासको लागि आधार बनाउनेछौ विश्वासको लागि आधार बनाउनेछौँ एकै मन भएकोले नै साथमा रह्यौँ हामी एकै मन भएकोले नै साथमा रह्यौँ हामी जीवन यात्राको लागि नै तयार भयौँ हामी निहित छ आधार हामीसँग नपरोस् बनाउन चोखो मायाको समुद्रमा पो डुब्न गयौँ हामी चोखो मायाको समुद्रमा पो डुब्न गयौँ हामी प्यार भो तिम्रो मेरो नयन मिलेपछि प्यार भो तिम्रो मेरो नयन मिलेपछि अनि हाम्रो भित्रको यो मन मिलेपछि हो साँच्चै सबै आधार छन् हामीसँग सँगसँगै जिउने आहा जीवन मिलेपछि सँगसँगै जिउने आहा जीवन मिलेपछि भौतिक धन होइन मात्र छ मायाको धन भौतिक धन होइन मात्र समायाको धन अनि त सुन्दर छ अभावमा हाम्रो जीवन मिलेका दुई नयन भएका छन् चार अब बनाउन सकौन सगरमाथा जस्तो बन्धन बनाउन सकौन सगरमाथा जस्तो बन्धन चाँडै हाम्रो इच्छा पुरा होला चाँडै हाम्रो इच्छा पुरा होला नभएमा यो मन कति रोला म घरमा कुरा चलाउँछु आजै कतै फेरि पापी नजरले छोला कतै फेरि पापी नजरले छोला ओहो थोरै छुट्टै सधैँभन्दा केही भिन्न रमेश रसिकजी र पृथक प्रकृति भावनाजीको सवाल जवाफ हामीले तपाईँहरू समक्ष राखिसक्यौँ सवाल जवाब पठाउनुभयो तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद सवाल जवाफ फरि मसँगै रहनुभयो टिका पोखरेलजीलाई पनि धेरै धेरै धन्यवाद अब भने श्रोता कार्यक्रममा म अर्को एउटा गीत तपाईँहरू समक्ष जोड्न चाहन्छु मसँग मुक्त रहेको छ सुन्दर राणाजीको चितवन शक्तिखोर उहाँको घर हो सुन्दर राणाजीका मुक्त खरबसँगै अर्को एउटा साङ्गीतिक खुसेली तपाईँलाई काँडाको बीचमा म फुलेर बस्छु काँडाको बिचमा म फुलेर बस्छु तिम्रो खातिर यी पीडा बोलेर बस्छु तिमी कति सक्छौ छोड्न प्रिया म ती सबै यादहरू बटुलेर बस्छु म ती सबै यादहरू बटुलेर बस्छु न बिर्से तिमीलाई नपाए तिमीलाई हो न बिर्से तिमीलाई नपाए तिमीलाई न बिर्से तिमीलाई नपाए बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई न बिर्से तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई सुनौलो त्यो यात्रा सुनौलो त्यो यात्रा सुनौलो त्यो यात्रा सुनौलो अनि साथ तिम्रो त्यो यात्रा सुनौलो अनि साथ तिम्रो सम्झेर भेट्न बोलाए तिमीलाई सम्झेर भेट्न बोलाए तिमीलाई न बिर्से तिमीलाई नपाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई सुन्दर राणा मगर्जीका मुक्त खराबसँगै यो गीत तपाईँहरू समक्ष राखेँ रेडियोभिजनमा राखेँ कार्यक्रम मुक्तकमालामा मालामा राखेँ आजको बसाइमा पनि म तपाईँकै मुक्त कार्यक्रममा लिइरहेको छु दुखी मन नगरेर तिजमा माइत जाऊ है प्यारी दुखी मन नगरेर तिजमा माइत जाऊ है प्यारी आमासँग रमाउँदै दर खाऊ है प्यारी कमाइ छैन नयाँ साडी किन्ने पैसा पठाइन है अहिले नि पोहोरको पुरानै साडी लाउ है प्यारी अहिले नि पोहोरको पुरानै साडी लाउ है प्यारी तिस त सकियो तर तिससँग सम्बन्धित केही मुक्त खराबहरू मसँग अझै पनि छन् मैले गत हप्ता नै अर्को साता बोल्छु भनेको थिएँ गत हप्ता हामीले राख्न भ्याएनौँ केही मुक्त खराबहरू साहित्य पाराकी मगर मोहनजीको यो मुक्तक निकै मिठा मुक्तक लेख्नुहुन्छ चार मारे चार सल्यान उहाँको घर हो कार्यक्रम मुक्तक मालामा उहाँ आउँदै गर्नुहुन्छ मिठो माया गर्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिँदैछु तिज विशेष मुक्तक नै लिँदैछु पुष्प आरजेजीको सातै जुनी तिमीसँगै सधैँ म रमाउला सातै जुनी तिमीसँगै सधैँ म रमाउला शिवसँग तिम्रो दीर्घायुको कामना गरौँला तिम्रो लागि यो जीवन तिमीसँगै बिताउनु छ यसपालिको तिजमा दिल खोली नाचौँला यसपालिको तिजमा दिल खोली नाचौँला सायद नाच्नुभयो होला पुष्प जुरो जुरोपानी नौ छापा उहाँको घर हो अर्को मुक्तक म लिँदैछु प्रदीप पोखरेलजीको यो तिजमा व्रत नबसे मेरा लागि यो तिजमा व्रत नबसे मेरा लागि बोको पेट पटुकीले नकसे मेरा लागि सच्चा मनले मात्र हर कुरा पाइन्छ बो शिवको मन्दिर नपसे मेरा लागि बो शिवको मन्दिर नपसे मेरा लागि सच्चा मनले माग धेरै दुःख नगर भन्दै हुनुहुन्थ्यो प्रदीप पोखरेलजीले धारी उहाँको घर हो धेरै माया गर्नुहुँदो रहेछ आफ्नो प्रियालाई अर्को मुक्त म लिँदैछु प्रिन्स याख्यालजीको नहुँदा साथ माइती राजा मन कति रुँदो हो नहुँदा साथ माइती राजा मन कति रुँदो हो छिमेकी साथी माइत जाँदा परेली धुँदो हो पोहोर साल गरेको बाचा सकिन पुर्याउन दाजुले पनि झुक्यायो भने मन्चिरा हुँदो हो दाजुले पनि झुक्यायो भने मन्चिरा हुँदो हो कठै यो मार्मिक मुक्तक प्रिन्स याक्याजीको सङ्खुवा सभा उहाँको घर हो अहिले अफगानिस्तानमा हुनुहुन्छ तपाईँहरू समक्ष मैले केही तिज विशेष मुक्तकरपहरू राखेँ अर्को मुक्तक म कार्यक्रममा लिँदैछु वीर थापा मगर्जीको कोही रोएको भेटिन्छ कोही हाँसेको भेटिन्छ कोही रोएको भेटिन्छ कोही हाँसेको भेटिन्छ तन जिउँदै तर लास पनि बाँचेको भेटिन्छ यो माया भन्ने चिज अचम्मको हुँदो रहेछ नि कठै कोही त सडकमा नाङ्गै नाचेको भेटिन्छ कठै कोही त सडकमा नाङ्गै नाचेको भेटिन्छ वीर थापा मगरजी चितन उहाँको घर हो मलेसियामा हुनुहुन्छ अहिले मुक्तक रसिला लेख्नुहुन्छ अर्को मुक्तक म लिँदैछु दिपेन्द्र तामाङ पियुषजीको म बाँच्ने सुतिमले तिमीले दिएको पीडा अनि घातसँगै म बाँच्ने सुतिमले तिमीले दिएको पीडा अनि घातसँगै म हिँड्नेछु हाँसी हाँसी अन्धकार रातसँगै म चल्दिनँ कहिले तिमी पराइसँग देखेर म भुलिदिन्छु अतीतहरू शराबको माझसँगै म भुलिदिन्छु अतीतहरू शराबको माझसँगै दिपेन्द्र तामाङ हाँडी हाँडीखोला चार मकवानपुर उहाँको घर हो उहाँ पनि अहिले मलेसियामा हुनुहुन्छ अर्को मुक्त मसँग मलेसियाबाटै प्राप्त भएको छ शालिग्राम सत्यालजीको बित्ने गर्छ असीमित रहरमा जिन्दगी बित्ने गर्छ असीमित रहरमा जिन्दगी चलिरहन्छ निरन्तर सफरमा जिन्दगी यहाँ गरेर सधैँभरि सङ्घर्ष बाँचुन्जिल दुख्छ मुठु र चल्छ असरमा जिन्दगी दुख्छ मुठु र चल्छ असरमा जिन्दगी श्रोता कार्यक्रम मुक्तक मेलामा छौँ हामी म तपाईँकै मुक्तक बोलिरहेको छु अब पनि कार्यक्रममा अर्को एउटा गीत सुन्नुहोला मसँग मुक्तक अर्जुन भट्टराईजीको रहेको छ झापा भद्रपुर उहाँको घर हो अहिले दक्षिण कोरियामा हुनुहुन्छ अर्जुन भट्टराईजीका मुक्तकरफसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई केही ममा थियो केही तिमीमा पनि थियो केही ममा थियो केही तिमीमा पनि थियो थोरै कमजोरी हाम्रो विरतीमा पनि थियो हामी दुई बीचको सम्बन्ध नटिक्नुको कारण समाजमा प्रेम वर्जित थियो र सीमा पनि थियो समाजमा प्रेम वर्जित थियो र सीमा पनि थियो तिमी अर्कै घरको मान्छे अर्जुन भट्टराईजीका मुक्तकरफसँगै तपाईँहरू समक्ष मैले यो गीत जोडेँ आजलाई पनि श्रोता कार्यक्रममा मुक्तक बोल्ने यो सिलसिला यति मात्रै तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि कार्यक्रममा मुक्तक पठाउन मन लाग्यो प्रतिक्रिया दिन मन लाग्यो भने हामीलाई सम्झन सक्नुहुन्छ हाम्रो ठेगाना रहेको छ कार्यक्रम मुक्तकमाला रेडियो बिस एकानब्बे दशमलव छ megahertz Bhadrapur road Birtamod Jhapa त्यस्तै हामीलाई Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ फेसबुकमा पनि छौँ हामी Facebook dot com slash Muktakmala हजुर मुक्तकमालाको एउटा फेसबुक पेज भेटाउनुहुन्छ त्यहीँ गएर तपाईँले गाँसिन सक्नुहुन्छ मुक्त तथा प्रतिक्रिया छोड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त रमेश र कविताजीलाई विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ पर्दी बस्नेलाई पनि सुटुक्का सम्झन चाहन्छु अनि अनि अनि अर्को कुरा छुटाउने नहुने कुरा आज टिका पोखरेलजीको जन्मदिन परेको छ टिका पोखरेलजीलाई मेरो तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना कार्यक्रम मुक्तकमाला सम्पूर्ण टिमकै तपाईँलाई शुभकामना रेडियो भिजनको तर्फबाट शुभकामना कार्यक्रम सुनिरहनु हुने तपाईँहरू सम्पूर्ण श्रोताहरूको तर्फबाट पनि मैले नि शुभकामना व्यक्त गर्न चाहेँ म मदन भण्डारी कार्यक्रम मुक्तकमालाबाट टिका पोखरेलजीलाई चार हरफ टक्र्याउँछु जहाँ पाउ राख्छौ तिमी त्यहीँ फुल मगमगाओस् जहाँ पाउ राख्छौ तिमी त्यही फुल मगमगाओस् सारा सृष्टि ब्रह्माण्डमा तिम्रै मात्रै चर्चा छाओस् जन्मदिनको सुखद क्षणमा यही मेरो कामना छ तिम्रो खुसी सजाउने अझै सयौँ वर्ष आओस् तिम्रो खुसी सजाउने अझै सयौँ वर्ष आओस् हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फरुन् टिकाजीलाई पुनः जन्मदिनको शुभकामना व्यक्त गर्दै म मदन भण्डारी आजलाई पनि कार्यक्रम मालाबाट बिदा चाहन्छु नमस्कार जय मुक्ताक आजको दिन संसार यो रमाइलो आजको दिन चारैतिर घमाइलो आजको दिन हाम्रो जीवनमा बसन्तको बहार छायो आहा बसन्तको बहार छायो आहा आजको दिनमा मरभूमिमा पानी पर्यो आजको दिनमा मरभूमिमा पानी पर्यो डाँडा पाखा आगनीमा फुल आजको दिनमा हाम्रो सानो घरमा आकाशबाट जुन झऱ्यो आहा आकाशबाट शान्ति जीवनमा तिम्रो छाइरहोस् सफलताले हर कदम चुमोस् उज्यालो अप्ठ्यारो यो संसारमा र तारा चम्के झन् सधैँ तिमी चम्किरहोस् सधैँ तिमी चम्किरहोस् आजको दिन संसार यो रमाइलो आजको दिन चारैतिर घमायो रोक्नु दिन हाम्रो जीवनमा बसन्तको बहार